भएको थियो भारतीय स्वतन्त्रता आन्दोलनमा समेत सहभागी कोइराला भारतीय नेताहरूसँगै जेल पर्नु भएको थियो कोइरालाको नेतृत्वमा जहानीय राणा शासन हटाउन दुई हजार तीन सालमा नेपाली राष्ट्रिय कङ्ग्रेसको स्थापना भएको थियो बिपी कोइरालाले दुई हजार सात सालमा एक सय चार राणा शासनको विरुद्धमा भएको जनक्रान्तिको नेतृत्व गर्नुभएको थियो नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतीक मानिने बिपी तत्कालीन नेपालमा अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनैतिक व्यक्तित्वको रूपमा समेत चिनिनुहुन्थ्यो राष्ट्रियता प्रजातन्त्र र समाजवादको सिद्धान्त प्रतिपादन गर्नुभएका कोइराला दुई हजार पन्ध्र सालमा भएको पहिलो संसदीय चुनावपछि पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्न सफल हुनुभएको थियो तत्कालीन राजा महेन्द्र शाहले प्रधानमन्त्रीबाट बर्खास्त बर्खास्त गरी कोइरालालाई जेल राखेका थिए उहाँ दुई हजार पच्चिस सालसम्म आठ वर्ष निरन्तर जेलमै रहनुभयो त्यसपछि भारत प्रवासमा रहनुभएका कोइराला दुई हजार तेत्तिस सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कनु भएको थियो उच्च राजनैतिक छवि हुँदाहुँदै पनि उहाँले नेपाली साहित्यमा पुर्याउनु भएको योगदानलाई अतुलनीय मानिन्छ कोइरालाको सम्निना मोदी आइन बाबु आमा र छोरा नरेन्द्र दाई तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा चर्चित छन् यसैबीच चितवनमा पनि विभिन्न कार्यक्रम गरी बीपी स्मृति दिवस मनाइँदैछ बीपी स्मृति दिवसको अवसरमा नेपाली कंग्रेस नगर समिति रत्नगरले आज विचार गोष्ठी गर्दैछ गोष्ठीमा केन्द्रीय नेताहरूको पनि सहभागिता रहने नगर समितिले जनाएको छ आजै बिपी कोइरालाको जन्म शताब्दीको अवसरमा नगर समितिले गरेका साप्ताहिक कार्यक्रमको पनि समापन गरिँदैछ प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचार सकिएर आज स्वदेश फर्काउँदै हुनुहुन्छ संयुक्त राज्य अमेरिकामा एक महिना लामो उपचार गराउनुभएका प्रधानमन्त्री कोइराला हिजो अमेरिकाबाट नेपालका लागि प्रस्थान गरेको र आज बेलुका आठ बजे स्वदेश आइपुग्ने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ अमेरिकाको न्यूयोर्क स्थित मेमोरियल सोलान केटरिङ क्यान्सर सेन्टरमा फोक्सोमा देखेको क्यान्सरको संक्रमणको रेडियोथेरापी विधिको उपचार सम्पन्न भएपछि प्रधानमन्त्री कोइराला स्वदेश फर्कनु लाग्नु भएको हो प्रधानमन्त्रीलाई लामो समयदेखि ब्रोङ्कास्टिस भएका कारण चिकित्सकको सल्लाह अनुसार फोक्सोमा देखेको क्यान्सरको संक्रमणको शल्यक्रिया नगरी रेडियोथेरापी विधि मार्फत उपचार गरिएको थियो प्रधानमन्त्री कोरेला गत सार दुई गते थप उपचारका लागि अमेरिका जानु भएको थियो यसैबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षण फलोअपका लागि आज बैङ्कक जाँदै हुनुहुन्छ ओली यसअघि फंगल म्यानेन्जाइटिसको उपचारका लागि गत वैशाख सत्र गते थाइल्याण्ड गई जेठ बीस गते स्वदेश फर्कनु भएको थियो ओली अध्यक्ष ओली आज दिउँसो एक बजे बैङ्कक जाने कार्यक्रम छ ओलीको दायाँ हतकेला सुन्नेकाले पनि त्यसको उपचार गराउने कार्यक्रम छ एकीकृत नेकपा माओवादीको स्थायी समितिको बैठक आज पनि बस्दैछ पार्टी कार्यालय पेरिस डाँडामा दिउँसो एक बजेपछि बस्ने बैठकमा मुलुकको पछिल्लो राजनैतिक अवस्था लगायतका विषयमा छलफल हुनेछ पार्टीभित्र र पार्टी बाहिरका गतिविधिको समेत समन्वय गर्नका लागि ए माओवादीले केही विभाग गठन गरेको छ यसअघि हिजो बसेको बैठकले संविधान मस्यौदा तथा सुझाव समितिको जिम्मा उपाध्यक्ष नारायण काज श्रेष्ठलाई दिएको छ भने अन्तर्राष्ट्रिय विभागको जिम्मा समेत उहाँलाई नै दिएको छ सरकार सरकार सदन र मन्त्रालयका हुने विभिन्न कामहरूमा पार्टीको उपस्थिति देखाउन र ती कामहरूलाई व्यवस्थित बनाउनका लागि गठन गरिएको भनिएका ती विभागमा यसअघि विभिन्न मन्त्रालय सम्हालेका पार्टी नेतालाई नै समावेश गरिएको छ रूपन्देहीका दस गाउँ विकास समिति न्यूनतम शर्त मापनमा असफल भएका छन् जिल्ला विकास समितिका अनुसार भगवानपुर धमौली पटखौली रुद्रपुर मान मटेरिया बसन्तपुर बगहा टी बनगाई र मजगावा गाविस न्यूनतम शर्त मापनमा असफल भएका हुन् स्थानीय निकाय स्रोत परिचालन तथा व्यवस्थापन कार्यविधि दुई हजार उनासत्तरी अनुसार न्यूनतम शर्त मापनमा असफल हुने गाविसले सरकारबाट पाउने अनुदानको बीस प्रतिशतसम्म गुमाउनेछन् गएको वर्ष रूपन्देहीमा तेह्र गाविस न्यूनतम शर्त मापनमा असफल भएका थिए त्यस्तै बुटबल नगरपालिका भने गत वर्ष जस्तै यस वर्ष पनि न्यूनतम शर्त तथा कार्य सम्पादन मापन क्षेत्रमा सर्वोत्कृष्ट भएको छ यससँगै बुटवल नगरपालिकाले नगरपालिका अनुदान सञ्चालन कार्यविधि दुई हजार सडसठी अनुसार बिस प्रतिशत अनुदान बढी प्राप्त गर्ने भएको छ भने पुरस्कार स्वरूप पचास लाख रुपियाँको एउटा योजना समेत प्राप्त गर्नेछ अब पालो अर्पण जनावाजको अर्पण जनावाजमा हाम्रो प्रश्न छ चुरे क्षेत्र संरक्षणका लागि भन्दै सरकारले गिटी बालुवा निकासीमा लगाएको प्रतिबन्धप्रति तपाईँको विचार के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 एयरलाइन्सको जहाज गएको बिहिबार युक्रेनमा दुर्घटना हुँदा दुई सय अन्ठानब्बे जनाको ज्यान गएको थियो विज्ञहरूले आफूहरूलाई बुझाएको डाटा रेकर्डर सही अवस्थामा रहेको दावी गरेका छन् उनीहरूले ब्ल्याक बक्सको मद्दतबाट दुर्घटनाको सही समय उचाइ र अवस्था थाहा पाउन सकिने बताएका छन् ककपिट भोइस रेकर्डरको माध्यमबाट दुर्घटना के कारणले भएको हो भन्ने पत्ता लगाउन सकिने अपेक्षा गरिएको छ पश्चिमा राष्ट्रहरूले मलेसियाली जहाज रुस समर्थक विद्रोहीले रुसले उपलब्ध गराएको मिसाइलले आकार आक्रमण गरी खसालेको आरोप लगाउँदै आएका छन् र रुसले भने युक्रेनी सुरक्षा फौजले नै यस मा दोषी देखेको बताएको छ यसबीच रुस समर्थक विद्रोहीले अनुमति दिएपछि दुई सय बयासी शबसहित मलेसियाका विज्ञ र नेदरल्यान्ड्सका उच्च अधिकारीको टोली मंगलबार डोनेक्सबाट खार्किब जाने तयारी गरेको बीबीसीले उल्लेख गरेको छ खेल समाचार जिम्बावे र अफगानिस्तान बीचको तेस्रो एक दिवसीय क्रिकेट आज हुँदैछ नेपाली समयअनुसार दिउँसो पाउने एक बजी हुने खेलमा जिम्बावे ब्रेन्डन टेलरको कप्तानीमा हुँदा अफगानिस्तानको नेतृत्व मोहम्मद नाबीले गर्नेछन् चारवटा एक दिवसीय क्रिकेट श्रृङ्खलामा जिम्बावे दुई शून्यले अघि छ आजको खेलमा जिम्बावे विजयी भए सिरिज कब्जा गर्नेछ तर अफगानिस्तान भने आजको खेलमा विजयी हुँदै प्रतियोगितामा फर्कने प्रयासमा रहनेछ अन्त्यमा प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै रत्नगरमा विचार गोष्ठी हुँदै प्रधानमन्त्री सुशील कोइराला स्वास्थ्य उपचारपछि आज स्वदेश फर्कदै एमालेका अध्यक्ष ओली उपचारका लागि आजै बैङ्कक जाने दुर्घटनाग्रस्त भएको मलेसियन विमानको ब्ल्याक बक्स विद्रोहीद्वारा मलेसियाका विज्ञहरूलाई हस्तान्तरण दुर्घटनाको कारणबारे केही संकेत मिल्न सक्ने अनुमान देशको तेस्रो एक दिवसीय क्रिकेट आज अवस्थ बिहान दस बजे अर्पण समाचार सकियो ध्रुवराज साज्ञा चाहन्छु नमस्कार यस अर्पण समाचारको साथमा Jay Galeshwar real estate and housing प्रणालीद्वारा निर्मित कपुर कोलोनी चैनपुर चैनपुर चोकबाट बाह्र सय मिटर उत्तर तर्फ कङ्काली कोट जाने बाटोमा रहेको चार बिघा क्षेत्रफलमा फैलिएको प्रत्येक मोहडाको अगाडि दुईवटा कपुर प्लान्ट भएको आकर्षक घडेरीहरू अब तपाईँको रोजाई अनुसार फाइनान्सको सुविधामा पनि उपलब्ध गराइनेछ विकासका पूर्वाधारहरू खाने पानी पिच बाटो बिजुली संचार यातायात लगायत अन्य सुविधा सम्पन्न घडेरी खरिद गरी ढुक्क गर्नुहोस् सम्पर्कका लागि गोपाल पौडेल रत्नगर मोबाइल अन्ठानब्बे चार पचास उना पचास सात सय अठाइस प्रेम हिमाली चैनपुर मोबाइल अन्ठानब्बे चार त्रिपन्न अडसठी शून्य पचहत्तर र दिपक बस्नेत चैनपुर मोबाइल अन्ठानब्बे चार एकाउन्न सन्तानब्बे दुई सय अन्ठाउन्न शिखर हार्डवेयर रत्नगर एक बकुलर पुरानो कर्मचार्य पेट्रोल पम्प सँगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ रोगन सेनेटरी टोयलेट बाथरुमका फिटिङ सामानहरू दक्ष प्लम्बर पेट्रोल को व्यवस्था का साथ ही एशियन पेट्स को आधिकारिक विक्रेता